पाखा राम्रो नि भरै छङ छङ गर्ने खोलीले ओ मोहनी बोलायो गीता नि भरै मिठो वचन वचन बोलीले छङछङ गर्ने खोलीले मिठो वचन बोलीले चौबन्दी चोलीले हो छङछङ गर्ने खोलीले मिठो वचन वचन बोले ले चौबन्दी चोले ले हो सँगसँग गर्ने खोले ले मिठो वचन बोले to do. वचन बोलीले आफ्नो जिरो पाखा राम्रो नि भरै छङछङ गर्ने खोलीले मोहनी बोलायो कि त भरै मिठो वचन बोलीले छङछङ गर्ने खोलीले मिठो वचन बोली